कसैलाई जिउने आधार दिएर कसैलाई जिउने आधार दिएर कसैलाई सिउने आधार दिएर माया गएको छ मेरो लागि कसैलाई जिउने आधार दिएर कसैलाई सिउने आधार दिएर माया गएको छ मेरो लागि भने सधैँ सधैँलाई पिउने आधार दिएर सधैँ सधैँलाई पिउने आधार दिएर नमस्ते श्रोता नयाँ कार्यक्रम नयाँ श्रृङ्खला अनि बेग्लै नौलो प्रस्तुति साहित्य विधालाई टेवा पुर्याउने हिसाबले सञ्चालन हुँदैछ कार्यक्रम साहित्य सम्मिश्रण तपाईँहरूकै लोकप्रिय रेडियो स्टेसन सामुदायिक रेडियो सिस्ने एफएम तिरानब्बे थोप्लो दुई मेघासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Sisne dot com dot NP मार्फत संसारभर एकैसाथ प्रसारण हुँदैछ श्रोता आज भने कार्यक्रमको पहिलो श्रृङ्खला भएको कारणले गर्दा तपाईँहरूलाई यस कार्यक्रमको बारेमा विशेष जानकारी दिने उद्देश्यले आज उपस्थित भएका छौँ सहकर्मी साथीहरू परमानन्द गिरी अनि मनबहादुर घरतीसँगै म कार्यक्रम प्रस्तुता स्पन्दन सहयात्री आज यो पहिलो श्रृङ्खला भएकोले गर्दा आज हामी यस कार्यक्रमको बारेमा जानकारी दिन गइरहेका छौँ श्रोता तपाईँहरू भने ध्यान दिएर सुन्नुहोला यस कार्यक्रममा विशेष गरी साहित्य रुचाउने श्रोताहरूलाई चिवा पुर्याउने हिसाबले हामीले सञ्चालन गरिरहेका छौँ तपाईँहरूका विभिन्न साहित्यिक सिर्जनाहरूलाई यस कार्यक्रममा समावेश अनि समायोजन गरिनेछ जस्तो कविता गजल मुक्तक सायरी भावना जस्ता विभिन्न साहित्यिक सिर्जनाहरूलाई यस कार्यक्रममा हामीले प्रस्तुत गर्नेछौँ तपाईँहरू पनि रेडियो सुन्दै हुनुहुन्छ या पहिलोपटक सुन्दै हुनुहुन्छ भने रेडियो सिस्ने एफएममा प्रत्येक मङ्गलबार राति बिबिसी पछि आउने कार्यक्रम साहित्य सम्मिश्रण श्रोता तपाईँहरूलाई कार्यक्रम सम्बन्धी छोटो जानकारी दिइसकेपछि भने कार्यक्रमको दैलो उगार्न चाहन्छौँ यो बिल्कुलै मिठो अनि नयाँ गीतबाट तपाईँहरू भने कार्यक्रम सुन्दै गर्नुहोला केही क्षणपछि तपाईँहरूका मुक्तक अनि विभिन्न साहित्यिक सिर्जनाहरूलाई लिएर उपस्थित हुने नै छौँ अहिलेलाई भने यो मिठो गीत to मिठो गीतपछि पुनः स्वागत छ कार्यक्रम साहित्य सम्मिश्रणमा श्रोता तपाईँहरूलाई यो गीतपछि तपाईँहरूको माझमा विभिन्न सिर्जनहरूलाई लिएर उपस्थित भएका छौँ सिर्जनाहरू समावेश गर्ने क्रममा हामीले पहिलो चरणमा मुक्तकहरूलाई समावेश गर्ने जमर्को गरेका छौँ पहिलो चरणका मुक्तकहरूलाई हामी यस कार्यक्रममा उठान गर्दैछौँ यसै क्रममा हामीलाई पहिलो मुक्तक प्राप्त भएको छ खिमा शेर्पालीले रुगा दुई घनाखोला रुकुमदेखि हामीलाई मुक्तक पठाउनु भएको छ उहाँको मुक्तक यसरी सुरु हुन्छ छुटेको मान्छे फेरि कहिले आउँछ भन्ने आश गर्दै छुटेको मान्छे फेरि कहिले आउँछ भन्ने आश गर्दै दुःखी मनले थोरै शान्ति पाउँछ कि भन्ने आश गर्दै सूचना सन्देश अनि समाचार नसुटाई सुन्ने गर्छु रेडियोमा छुटेको मान्छे फेरि कहिले आउँछ भन्ने आश गर्दै दुखी मनले थोरै शान्ति पाउँछ कि भन्ने आश गर्दै सूचना सन्देश अनि समाचार नछुटाइ सुन्ने गर्छ रेडियोमा निष्ठुरेले नै कुनै खबर पठाउँछ कि भन्ने आश गर्दै निष्ठुरेले नै कुनै खबर पठाउँछ कि भन्ने आश गर्दै श्रोता साथी खिमा शेर्पालीको यो मुक्त एकदमै मिठो अनि भाव छ त्यसैले श्रोता तपाईँहरू पनि हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ या पहिलोपटक सुन्न थाल्नु भएको छ भने तपाईँहरू पनि विभिन्न सिर्जनाहरूलाई यस कार्यक्रममा सम्प्रेषित अनि प्रेषित गर्न नछु नभुल्नुहोला श्रोता यो पहिलो मुक्तक राखिसकेपछि हामी दोस्रो मुक्तक उठान गर्दैछौँ दोस्रो मुक्तक पठाउनु भएको छ चक्रबहादुर रावलले टिकापुर कैलालीदेखि दोस्रो मुक्तक यसरी सुरु हुन्छ मोजना कुनै मस्तीको मान्छे मोजना कुनै मस्तीको मान्छे त्यो गरिब बस्तीको मान्छे मोजना कुनै मस्तीको मान्छे त्यो गरिब बस्तीको मान्छे कुनै युगमा तिमीले माया गरेकोमा त्यही हिजो अस्तिको मान्छे त्यही हिजो अस्तिको मान्छे श्रोत साथी चक्र बहादुर रावलले एकदमै मिठो मुक्तक पठाउनु भएको छ आगामी दिनमा पनि तपाईँको सहकार्यलाई अगाडि बढाउनुहोला भन्न चाहन्छौँ तपाईँहरूको सहकार्य बिना हाम्रो कार्यक्रम अधुरो अनि अपुरो हुने भएकोले गर्दा तपाईँहरू कार्यक्रम सुन्दै हुनुहुन्छ भने यस कार्यक्रममा समावेश हुँदै गर्नुहोला श्रोता साथी चक्रबहादुर रावलको मुक्तकलाई यही बिट मार्दै हामी तेस्रो मुक्तक उठान गर्न गइरहेका छौँ तेस्रो मुक्तक पठाउनु भएको छ परशुराम कार्कीले मूलपानी भोजपुरदेखि उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ उहाँको मुक्तक यसरी सुरु हुन्छ आँखाबाट आँसु झर्छ भल बनाउँछ आँखाबाट आँसु झर्छ भल बनाउँछ आगो लाग्छ मुटुमा हलचल बनाउँछ राति मात्र याद आए त घायल मात्र हुन्थ्यो होला आँखाबाट आँसु झर्छ भल बनाउँछ आगो लाग्छ मुटुमा हलचल बनाउँछ राति मात्र आए त घायल मात्र हुन्थ्यो होला दिनमा पनि आउँछ र पो पागल बनाउँछ दिनमा पनि आउँछ र पो पागल बनाउँछ श्रोता साथी परशुराम कार्कीको मुक्तक हामीले यति बेला वाचन गऱ्यौँ श्रोता साथीलाई एकदमै धन धेरै धेरै धन्यवाद दिन चाहन्छौँ आगामी दिन पनि तपाईँको यस्तै अपरिहार्य उपस्थितिको हामी आशा एवं अपेक्षा गर्दछौँ श्रोता साथी परशुराम कार्की तपाईँले मुक्त गजल कविता भावना साहिरी जस्ता विभिन्न साहित्यिक सिर्जनाहरूलाई पठाउन सक्नुहुन्छ तपाईँहरूले मुक्तक मात्रै भनेर तपाईँले नसोचिदिनुहोला तपाईँहरूलाई केही समयपछि हामी विभिन्न सिर्जनाहरूलाई राख्दै जानेछौँ तपाईँहरू भने रेडियो कार्यक्रम साहित्य सम्मिश्रण सुन्दै गर्नु त्यसै गरी हामी चौथो मुक्तक उठाउन गइरहेका छौँ चौथो मुक्तक पठाउनु भएको छ श्रोता साथी शान्तमान श्रेष्ठले सिलुवा छ पाल्पादेखि उहाँको मुक्तक यसरी सुरु हुन्छ पीडा दिए हाँसो खुसी लग्यो त के गरौँ पीडा दिए हाँसो खुसी लग्यो त के गरौँ मलाई मेरै जिन्दगीले ठग्यो त के गरौँ पीडा दिए हाँसो खुसी लग्यो त के गरौँ मलाई मेरै जिन्दगीले ठग्यो त के गरौँ बल जस्ती कैद गरी राखे राखेकै हो आँसु बल जस्ती कैद गरी राखेकै हो आँसु आँखाबाट अनायासै बग्यो त के गरौँ आँखाबाट अनायासै बग्यो त के गरौँ धन्यवाद श्रोता साथी शान्तमान श्रेष्ठलाई आगामी दिनमा पनि तपाईँको यसरी नै सहभागिताको आशा एवं अपेक्षा गर्छौँ अहिलेलाई भने तपाईँको यो मुक्तक पनि यही बिट मार्न चाहन्छु श्रोता मुक्तक चरणको हामीलाई अन्तिम मुक्तक प्राप्त भएको छ पाँचौँ मुक्तक पाँचौँ मुक्तक पठाउनु भएको छ एसडी अर्यालले हाल कोरिया लेख्नु भएको छ उहाँको नेपालको पूर्ण ठेगाना आउन सकेको छैन आगामी दिनमा तपाईँ पनि सिर्जना प्रेषित गर्दै हुनुहुन्छ भने तपाईँको पूर्ण ठेगाना लेखेर हाम्रो कार्यक्रमको ठेगानामा प्रेषित गर्नुहोला उहाँको मुक्तक यसरी सुरु हुन्छ दुःखसँगै नाता साटियो परदेशमै दुःखसँगै नाता साटियो परदेशमै सुन्दर जीवनको आशमा वर्षौँ काटियो परदेशमै दुःखसँगै नाता साटियो परदेशमै सुन्दर जीवनको आशमा वर्षौँ काटियो परदेशमै बाबु कहिले आउँछस् भन्नुहुन्थ्यो आमा फेरि अर्को साल भन्दै ढाँटियो परदेशमै फेरि अर्को साल भन्दै ढाँटियो परदेशमै हाल कोरिएका श्रोता एसडी अर्यालले हामीलाई मुक्त पठाउनु भएको छ धन्यवाद श्रोता साथी एसडी अर्याललाई पनि आगामी दिनमा पनि तपाईँको यसरी नै सहभागिताको आशा एवं अपेक्षा गर्दछु श्रोता तपाईँहरूलाई कस्तो लागिरहेको छ हाम्रो कार्यक्रम साहित्य समिश्र जस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया अहिलेदेखि नै तपाईँहरूले कापीको पानामा टिप्दै गर्नुहोला श्रोता तपाईँहरूलाई यी पाँचवटा मुक्तक राखिसकेपछि भने तपाईँहरूको माझमा गजल उठान गर्न चमर्को गरिरहेका छौँ तपाईँहरूका गजल उठान गर्नुभन्दा पहिले तपाईँहरूलाई एकदमै मिठो अनि नयाँ आधुनिक गीत राख्न चाहन्छौँ यो गीतपछि पुनः तपाईँहरूका गजलहरू लिएर उपस्थित हुने नै छौँ तपाईँहरू भने कार्यक्रम साहित्य सम्मिश्रण अनि रेडियो सुस्ने एफएम तिरानब्बे थोप्लो दुई मेघासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Sisne dot com dot NP log on गरेर सुन्दै गर्नुहोला अहिलेलाई भने यो मिठो गीत आज उनको याद माँ आज उनको यादमा पल पल छा सङ्गको दुरीले ओ पल पल उनी सङ्गको दुरीले कतै उडाइ लाने हो कि हाम्रो माया भन्दै लोलाएर बसे आज उनको यादमा हुन्छ मलाई उनकै छायाले ओ झन झन सताइरहन्छ मलाई उनकै छायाले विवशतामा जल्छ छाती मेरो श्रोता यो मिठो गीतपछि पुनः स्वागत गरे कार्यक्रम साहित्य सम्मिश्रणमा साहित्य सम्मिश्रणमा सहकर्मी साथीहरू परमानन्द गिरी अनि मनबहादुर घरती हुनुहुन्छ भने माइक्रोफोनको अगाडि म बरबराइरहेको छु सहयात्री स्पन्द श्रोता तपाईँहरूलाई पहिलो चरणका मुक्तकहरू राखिसकेपछि दोस्रो चरणमा प्रवेश गराइसकेका छौँ दोस्रो चरणमा हामी वाचन गर्दैछौँ तपाईँहरूले नै पठाउनु पठाउनुभएका मिठा मिठा गजलहरू गजलहरू वाचन गर्ने क्रममा पहिलो गजल पठाउनु भएको छ राज बस्नेतले उहाँले आफ्नो पूर्ण ठेगाना लेख्न छुटाउनु भएछ आगामी दिनमा तपाईँको पूर्ण ठेगानाको आशा एकदम अपेक्षा गर्छौँ जुनसुकै श्रोताहरूले पनि हाम्रो कार्यक्रममा कुनै सिर्जना पठाउँदै हुनुहुन्छ भने तपाईँको पूर्ण ठेगाना अनि नाम लेखेर हाम्रो कार्यक्रममा पठाउनुहोला पहिलो गजल राज बस्नेतको यसरी सुरु हुन्छ ढाँटेको कुरा काटेर मिल्दैन ढाँटेको कुरा काटेर मिल्दैन नभएको स्वाद चाटेर मिल्दैन ढाँटेको कुरा काटेर मिल्दैन नभएको स्वाद चाटेर मिल्दैन कर्म गर्नुपर्छ लक्ष्य छुनलाई कर्म गर्नुपर्छ लक्ष्य छुनलाई मनले मात्र आँटेर मिल्दैन नभएको स्वाद चाटेर मिल्दैन सायद भाग्य सिसाको रूप सायद भाग्य सिसाको रूप त्यसैले फुटेसी बाटेर मिल्दैन त्यसैले फुटेसी बाटेर मिल्दैन नभएको स्वाद चाटेरै मिल्दैन आऊ समीपमा बोली खोलाउँला आऊ समीपमा बोली खोलाउँला सम्बन्ध हाम्रो फाटेर मिल्दैन सम्बन्ध हाम्रो फाटेर मिल्दैन नभएको स्वाद चाटेर मिल्दैन ढाँटेको कुरा काटेर मिल्दैन धन्यवाद श्रोता साथी राज बस्नेतलाई तपाईँको यो मिठो गजललाई लाखौँ श्रोताको माझमा पस्किसकेका छौँ आगामी दिनमा भने तपाईँका यस्तै विभिन्न सिर्जनाहरूको आशा एवं अपेक्षा गर्छौँ त्यसै गरी हामीलाई दोस्रो गजल प्राप्त भएको छ दोस्रो गजल पठाउनु भएको छ श्रोता साथी अर्जुन पन्तले अर्जुन पन्तको गजल यसरी सुरु हुन्छ उनी बिना मेरो जीवन घाट न घर थियो उनी बिना मेरो जीवन घाट न घर थियो जिउने मर्ने सबै कुरा मेरो उनकै भर थियो उनी बिना मेरो जीवन घाट न घर थियो जिउने मर्ने सबै कुरा मेरो उनकै भर थियो सँगै जिउने सँगै मर्ने बासा कसम गर्दा हामी सँगै जिउने सँगै मर्ने बासा कसम गर्दा हामी हाम्रो माया साँची बस्ने पिपल र वर थियो हाम्रो मायाको साथी बस्ने पिपल र बढ थियो जिउने मर्ने सबै कुरा मेरो उनकै भर थियो एक्लै बसी टोलाउँथे उनीले छाडेपछि एक्लै बसी टोलाउँथे उनीले छाडेपछि हुन्छ कि बिछोड हाम्रो मनमै अति डर थियो हुन्छ कि बिछोड हाम्रो मनमा अति डर थियो जिउने मर्ने सबै कुरा मेरो उनकै भर थियो एक्लै जिउन नसकेर उनले मलाई छोडेपछि एक्लै जिउन नसकेर उनले मलाई छोडेपछि नखोजेको उनलाई मैले गाउँ न सहर थियो नखोजेको उनलाई मैले गाउँ न सहर थियो जिउने मर्ने सबै कुरा मेरो उनकै भर थियो जिउने मर्ने सबै कुरा मेरो उनकै भर थियो बितेछ जिन्दगी नै उनकै खोजी गर्दा गर्दै बितेछ जिन्दगी नै उनकै खोजी गर्दा गर्दै उनी बिना मेरो जीवन उराट लाग्दो बगर थियो उनी बिना मेरो जीवन उराट लाग्दो बगर थियो जिउने मर्ने सबै कुरा मेरो उनकै भर थियो जिउने मर्ने सबै कुरा मेरो उनकै भर थियो धन्यवाद श्रोता साथी अर्जुन पन्तलाई आगामी दिनमा भने तपाईँले आफ्नो पूर्ण ठेगानासहित हाम्रो कार्यक्रममा तपाईँका सिर्जनाहरू प्रेषित गर्दै गर्नुहोला अहिलेलाई भने तपाईँको गजललाई यही मार्न चाहन्छौँ श्रोता श्रोता तपाईँहरू भने भर्खरै मात्र रेडियो सिस्ने एफएम तिरानब्बे थोकको दुई मेघासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Sisne dot com dot NP मार्फत सुन्दै हुनुहुन्छ भने यो कार्यक्रम साहित्य सम्मिश्रण साहित्य सम्मिश्रणमा हामीले पहिलो अनि दोस्रो गजल राखिसकेपछि तेस्रो गजलतिर गइरहेका छौँ तेस्रो गजल पठाउनु भएको छ बिमला राईले खोटाङ छ हलेसीदेखि हामीलाई गजल पठाउनु भएको छ उहाँको गजल यसरी सुरु हुन्छ पिरतीले खेल्यो खेल साइनो तोडेर जाँदैछु पिरतीले खेल्यो खेल साइनो तोडेर जाँदैछु नियतिले ठग्यो बेग तिमीलाई छोडेर जाँदैछु पिरतीले खेल्यो खेल साइनो तोडेर जाँदैछु पिरतीले खेल्यो खेल साइनो तोडेर जाँदैछु नीतिले हान्यो बेग तिमीलाई छोडेर जाँदैछु सम्झिएर अतीत कति बगाउ नुन पानी सरिए सम्झिएर अतीत कति बगाउ नुन पानी सरिए नुन पानी बग्ने ती आँखा अन्तै मोडेर जाँदैछु नुन पानी बग्ने ती आँखा अन्तै मोडेर जाँदैछु नीतिले हान्यो बेग तिमीलाई छोडेर जाँदैछु सुनौ कसलाई सपना डुब्छन् आफै सुनौ कसलाई सपना डुब्छु आफै सपनी झैँ विपनीमा दुई हात जोडेर जाँदैछु सपनी झैँ विपनीमा दुई हात जोडेर जाँदैछु नियतिले हान्यो बेग तिमीलाई छोडेर जाँदैछु उधारो जन्म मेरो उधार रहेछ जीवन जनम उधारो जन्म मेरो उधार रहेछ जीवन जनम जीवन निराशको बिचमा निसास कोडेर जाँदैछु जीवन निस निराशको बिचमा निसास गोडेर जाँदैछु नियतिले हान्यो पेग तिमीलाई छोडेर जाँदैछु पिरतीले खेले खेल साइनो तोडेर जाँदैछु नियतिले हान्यो बेग तिमीलाई छोडेर जाँदैछु धन्यवाद श्रोता साथी विमला राईलाई आगामी दिनमा पनि तपाईँका यस्तै सिर्जनाहरूको आशा बेम अपेक्षा गर्दै अहिलेलाई भने तपाईँको गजललाई यही बिट मार्न चाहन्छु श्रोता ती तिनवटा गजल राखिसकेपछि भने तपाईँहरूलाई हामीले एउटा गीत सुनाएर मनोरञ्जन दिन गइरहेका छौँ यसपछि तपाईँहरूका कविताहरू लिएर उपस्थित हुने नै छौँ तपाईँहरू भने कार्यक्रम साहित्य सम्मिश्रण छोडेर कतै नजानुहोला कार्यक्रम साहित्य सम्मिश्रण बजिरहेको छ तपाईँहरूकै लोकप्रिय radio station radio Sisne FM तिरानब्बे थुप्रो दुई मेगासँगै मध्य तथा सुदूरको आसपासमा भने इन्टरनेट अनलाइनमा W W W dot radio Sisne dot com dot NP मार्फत संसारभर एकैसाथ सुनिरहनु भएको छ यो कार्यक्रम साहित्य सम्मिश्रण श्रोता तपाईँहरूलाई यो छोटो जानकारी दिइसकेपछि भने एउटा गीत राख्न चाहन्छौँ एक गीतपछि तपाईँहरूमाझ पुनः उपस्थित हुने नै छौँ तपाईँहरू भने कार्यक्रम साहित्य संरक्षण सुन्दै गर्नुहोला अहिलेलाई भने यो मिठो जान्छौ भने त चाहन्छौ भने त बरु मागे यो तिमलाई होला म मिले भए तिम्रो माया किन्थे होला म I say श्रोता यो मिठो गीतपछि तपाईँहरूलाई पुनः स्वागत छ कार्यक्रम साहित्य सम्मिश्रणमा नामै काफी छ सम्मिश्रण सम्मिश्रण भनेपछि तपाईँहरूले बुझिसक्नु भएको होला विभिन्न विभिन्न सिर्जनाहरूको मिसावट नै सम्मिश्रण भनेको छ कार्यक्रम साहित्य सम्मिश्रण विभिन्न सिर्जनाहरूको सम्मिश्रण गर्ने क्रममा हामी भने कविताहरूलाई मिश्रित गर्दैछौँ अबको चरणमा कविता हामीलाई पठाउनु भएको छ पहिलो श्रोता साथी जयन्ती थापा मगर सरगम लेख्नुहुन्छ पेलाकोट तिन स्याङ्जादेखि उहाँको कविता यसरी सुरु हुन्छ संसारमा पाइला टेक्दा सबै एक्लै आउँछन् हो रित्तै आउने हो संसारमा पाइला टेक्दा सबै एक्लै आउने हो हो रित्तै आउने हो संसारमा पाइला टेक्दा सबै एक्लै आउने हो रित्तै आउने हो म जीवनका कयौँ भोगाइहरू भोगिसकेँ त्यही पनि म एक्लै छु रित्तै छु त्यही पनि म एक्लै छु रित्तै छु मसँग तिमीलाई दिन केही छैन मैले तिमीबाट पाउनु केही छैन वास्तवमै भनौँ भने हामी दुबैले गुमाउनु पनि केही छैन वास्तवमै भनौँ भने हामी दुबैले गुमाउनु पनि केही छैन जिन्दगीको गोरेटोमा यात्रा गर्दा कसैसँग मिलन हुनु संयोग हो जिन्दगीको गोरेटोमा यात्रा गर्दा कसैसँग मिलन हुनु संयोग हो कसैसँग बिछोड हुनु दुर्भाग्य हो केही पनि यात्रा गर्न छोड्नुहुन्न साथ मिले सँगै जाउँला साथ नमिले एक्ला एक्लै जाउँला वास्तवमै भनौँ भने हामी दुबैले गुमाउनु केही पनि छैन वास्तवमै भनौँ भने हामी दुबैले गुमाउनु केही पनि छैन म दिन्छु तिमीलाई तिमी माग म दिन्छु तिमीलाई तिमी माग मसँग मिठो मुस्कान छ चोखो माया अचल सम्झना छ म दिन्छु तिमीलाई तिमी माग मसँग मिठो मुस्कान छ चोखो माया अचल सम्झना छ त्यतिले पुग्दैन भने मन बुझ्दैन भने तिमी जाऊ आफ्नै बाटो म जान्छु आफ्नै बाटो वास्तवमै भनौँ भने हामी दुबैले गुमाउनु पनि केही छैन वास्तवमै भनौँ भने हामी दुबैले गुमाउनु पनि केही छैन धन्यवाद श्रोता साथीलाई आगामी दिनमा पनि तपाईँको यस्तै यस्तै सिर्जनाहरूको आस्था एवं अपेक्षा गर्दै अहिलेलाई भने तपाईँको यो कवितालाई यही बिट मार्न चाहन्छौँ श्रोता साथी तपाईँहरूलाई यो पहिलो कविता सुनाइसकेपछि भने हामी दोस्रो कविता सुनाउन गइरहेका छौँ दोस्रो कविता पठाउनु भएको छ श्रोता यसै क्रममा अर्को कविता पठाउनु भएको छ हाम्रो कार्यक्रमको ठेगानामा विमल चाउलागाई लेख्नुहुन्छ आफ्नो नाम ठेगाना लेख्न छुटाउनु भएछ आगामी दिनमा तपाईँले आफ्नो ठेगाना लेखेर हाम्रो कार्यक्रमको ठेगानामा प्रेषित गर्नुहोला उहाँको कविता यसरी सुरु हुन्छ कविताको शीर्षक राख्नु भएको छ प्रकृतिको आह्वान कहिले चिसो सिरेटो बनेर कहिले झमझमी वर्षे झरी झैँ पूर्णिमाको रातमा बगरका डुङ्गा टल टल टल्के झैँ थकित बटुवाको थकान मेट्न चौतारी बनेर कसैलाई जिउने आधार दिएर कसैलाई सिउने आधार दिएर कसैलाई जिउने आधार दिएर कसैलाई सिउने आधार दिएर तराईका फाँट फाँटमा पहाडका टाकुरा टाकुरीमा विश्वको सर्वोच्च शिखर बनेर टिल टिल टल्किन्छन् उनी भेटिन्छन् बस्ती बस्तीमा कवि मेरो अस्मिता सेकिदेऊ भेटिन्छन् उनी बस्ती बस्तीमा कवि मेरो अस्मिता सेकिदेऊ यति सुन्दर शब्दले रङ्गिएको पाना पानाले भन्दै सुन्दैछु चार कोसे झाडी सुन्दैछु चार कोसे मृग सावकहरू लन्च डिनर गर्न सहर पस्दैछन् रे सुन्दैछु चार कोसे मृग सावकहरू लन्च डिनर गर्न सहर पस्दैछन् रे आज नागबेली एर्सागुम आज नागबेली एर्सा गुम्बा फल्ने ठाउँहरूमा भोलि चिल्ला चिप्ला मोटरहरू छन् रे धुवाको मुस्लो छोड्दै धुवाको मुस्लो छोड्दै तिमी आजको फोटो कैद गरेर राख तिमी आजको फो फोटो कैद गर अनि भोलि पल्टाएर हेर सोच के फरक पायो सोच के फरक पायो तिमीले कवि तिमीले कविताभन्दा थोरै तिमीले कविताभन्दा थोरै मेरो स्याहार सुसार गर केही तिमीले कविताभन्दा धेरै मेरो स्याहार सुसार गर हो फेरि कवि पछुताउनु पर्छ हो फेरि कवि पछुताउनु पर्छ उनीले बिन्ती गरेकी थिइन् भन्दै उनीले बिन्ती गरेकी थिइन् भन्दै नत्र जलिरहेको मरुभूमिमा तिर्खाएको उठ झैँ बालुवा नत्र जलिरहेको मरुभूमिमा तिर्खाएको उठ झैँ बौलाउनु पर्ला प्रकृति प्रकृति भन्दै कवि मेरो वेदनाको कविता लेख कवि मेरो कविताको कवि मेरो वेदनाको कविता लेख श्रोता तपाईँहरूको माझमा यी दुईवटा कविताहरू राखिसकेपछि भने तपाईँहरूलाई भरपूर मनोरञ्जन दिनको लागि हामी एउटा फुलेकी हुन्छु अबेरै फुलेकी हुन्छु सबेरै झरेकी हुन्छु भुइँमा झरेर पनि जस्तै सुर नभै कि तिमी त मन कि मन्जरी हो सातै सुर नभै कि तिमी त मन कि मन्जरी हो कसले पर्छ कसले पर्छ र बुझ्नु तिमीलाई तिमी त काव्य सर्वरी हो तिमी त श्रोता यो मिठो गीतपछि तपाईँहरूलाई पुनः स्वागत गरे कार्यक्रम साहित्य सम्मिश्रणमा तपाईँहरू भर्खरै मात्र रेडियो सिस्ने एफएम तिरानब्बे थोपो दुई मेघाज अनि इन्टरनेट अनलाइनमा W W W dot radio Sisne dot com dot NP login गरेर सुन्दै हुनुहुन्छ भने तपाईँहरूको माझमा छौँ कार्यक्रम साहित्य सम्मिश्रणको साथमा सहकर्मी साथीहरू परमानन्द गिरी अनि मनबहादुर भर्ती श्रोता हामी भने कार्यक्रमको अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ अन्तिम चरणमा हामीले एउटा भावना उठाउन गइरहेका छौँ भावना यसरी सुरु हुन्छ गरिबको घर कहिले पो भरि हुन्छ र गरिबको घर कहिले पो भरि हुन्छ र सधैँ सधैँको खाली घर भर्न सकिन्छ कि भनेर घरभन्दा केही टाढा भएको पनि यत्रो वर्ष बितिसकेछ तर खै त तर खै त मेरो त्यो खाली घर भरिएको आफूले आफूलाई प्रश्न गरिरहेछु घर भर्ने सपना बुन्दा बुन्दै मेरा केही भरिएका सपनाहरू बाहिरिन थालेछन् तर मलाई पत्तै भएन आज बल्ल थाहा भयो आज बल्ल थाहा भयो कि भरिएका सपनाहरू छताछुल्ल पोखिँदा अलपत्र रूपमा सम्हाल्नै नसकिने गरी खै खै अब के गरौँ मेरा ती पुराना बाध्यताहरू खै अब के गरौँ मेरा ती पुराना बाध्यताहरू सम्हालेर राख्न खोज्छु झन् बाहिरिन खोज्छन् अङ्गालोमा बाँध्न खोज्छु अङ्गालो अङ्गालेर सम्हालेर राख्न खोज्छु झन् बाहिरिन खोज्छन् अँगालेर बाँध्न खोज्छु छातीलाई च्यात्न खोज्छन् खै अब म के गरौँ ती पुराना बाध्यता तिमीले त बुझ्यौ होला नि ठानेको थिएँ तिमीले त बुझ्यौ होला नि ठानेको थिएँ तर मेरो त्यो साँगुरो सोचना हो तर त्यो मेरो साँगुरो सोचना हो यो कलियुगको मान्छे रे यो पापी संसारको मान्छे रे साँच्चीकै कठोर हुँदो रहेछ कोरिँदै नकोरिने पत्थरभन्दा पनि साह्रो कोर्न सके त केही कोर्न सके त कहिले नमेटिने गरी कोरिन्थ्यो होला नि कोर्नको लागि केही समय लचक त हुनै पर्छ नि तर तिमी खै लचक भएको झन्झन टाढा तर खै तिमी लचक भएको झन्झन कडा कडा हुँदैछौ मभन्दा टाढा टाढा हुँदैछौ एउटा कुरा त बल्ल थाहा भयो आज एउटा कुरा त बल्ल थाहा भयो आज पराईको मन अनि दिलमा गाडा गाडाको हुँदैछौ पराईको मन अनि दिलमा गाडा गाडाको हुँदैछौ श्रोता यो भावना राखिसकेपछि भने हामीहरू कार्यक्रमबाट छुट्टिनै पर्छ छुट्टिने मन नहुँदा नहुँदै पनि आजलाई निर्धारण गरिएको कार्यक्रमको समय सकिसकेको मैले जानकारी पाएको छु अर्को साता तपाईँहरूका विभिन्न सिर्जनाहरूलाई लिएर उपस्थित हुने बाचा गर्दै आजलाई भने तपाईँहरूको माझबाट छुट्टिनुपर्छ छुट्टिनुभन्दा हामी छुट्टिनुभन्दा पहिले तपाईँहरूलाई कार्यक्रमको बारेमा छोटो जानकारी दिन गइरहेका छौँ तपाईँहरू पनि यस कार्यक्रममा समावेश अनि समायोजित हुनु चाहनुहुन्छ भने यस कार्यक्रमको ठेगानामा तपाईँले विभिन्न सिर्जनाहरूलाई प्रेसित गर्न सक्नुहुन्छ कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम साहित्य सम्मिश्रण रेडियो सुस्ने एफएम तिरानब्बे थुप्रो दुई मेघास खलङ्गा एक रुकुमको ठेगानामा पत्र प्रेषित पनि गर्न सक्नुहुन्छ भने तपाईँहरूले फेसबुक चलाउनुहुन्छ भने फेसबुकको सर्च अप्सनमा गएर कार्यक्रम साहित्य सम्मिश्रण तपाईँहरूले टाइप गर्नुभयो भने त्यहाँ तपाईँहरूले साहित्य सम्मिश्रणको पेज पाउनुहुनेछ तपाईँहरूले त्यो पेजमा गएर तपाईँहरूका विभिन्न सिर्जनाहरूलाई मेसेज बक्समा या त हामीले स्ट्याटस राखेका हुनेछौँ आउँदो श्रृङ्खलाको लागि तपाईँका विभिन्न सिर्जनाहरूलाई यसै कमेन्ट बक्समा पोस्ट गर्नुहोला भनेर तपाईँहरूले त्यही कमेन्ट बक्समा पनि तपाईँहरूका सिर्जनाहरूलाई प्रेसित गर्न सक्नुहुनेछ छैन तपाईँहरू इन्टरनेटको सुविधा सुविधामा हुनुहुन्न भने तपाईँहरूले सिधै रेडियो सुस्ने एफएमको सम्पर्क कार्यालयमा पनि तपाईँहरूले पत्र मार्फत समावेश हुन सक्नुहुनेछ श्रोता यो कार्यक्रम सम्बन्धी छोटो जानकारी दिइसकेपछि भने हामी अर्को साता उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने छुट्टिनुपर्छ छुट्टिँदा छुट्टिँदै रातको समय छ तपाईँहरूले घरका ढोका झ्याल बन्द गर्नुभयो या भएन अनि गाईबस्तुलाई घाँस राख्नुभयो राख्नु भएन त्यो पनि ख्याल गर्नुहोला अनि परदेशमा हुनु हुने श्रोताहरूले भोलि ड्युटी जानुपर्छ आफ्नो कामलाई निरन्तरता दिनुपर्छ परदेशको ठाउँ राम्रोसँग आफ्नो ख्याल गर्नुहोला श्रोता साथीहरू अब भने हामीहरू कार्यक्रमबाट छुट्टिनै पर्छ तपाईँहरूको माझमा पुनः अर्को साता उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने सहकर्मी साथीहरूलाई धेरै धेरै धन्यवाद दिँदै म पनि छुट्टिन्छु अर्को साता उपस्थित हुन्छु नि है नमस्ते शुभरात्रि शुभ सपनी शुभ रज